अर्पण एक सय चार थुप्लो पाँच मेगा हार्ज र यो कार्यक्रम अर्पण बहस नमस्कार कार्यक्रम अर्पण बसमा स्वागत छ प्राविधिक मित्र रिजनसँगै म ध्रुवराज अर्पण बस हरेक हप्ताको बुधबार बिहान आठ बजेको शुभ बिहानी पश्चात आउने गर्छ आज हामी उपस्थित भएका छौँ आजको श्रृङ्खलामा हामी आज बस्योली गाविसलाई साक्षर घोषणा गरिँदैछ र चितवनमा लगभग सत्र अठारवटा गाविसलाई साक्षर घोषणा गरिसकेको छ दुईवटा नगरपालिका पनि साक्षर घोषणा भइसकेका छन् र रत्नगर नगरपालिकालाई पनि अब दुई चार दिनमै साक्षर नगर घोषणा गर्ने तयारी समेत गरिएको छ यसबीचमा आज बछेली गाविसलाई साक्षर घोषणा गरिँदैछ त्यहाँ रहेका निरक्षरलाई साक्षर तुल्याएर गाविसलाई साक्षर घोषणा गर्न लागेको हो यद्यपि चुनौती भने विद्यमान नै रहन्छन् घोषणा घोषणामा मात्र सीमित हुने एउटा यथार्थ तितो यथार्थ पनि रहेको छ यसलाई समग्र गाविसको प्रतिनिधित्व गर्ने गाविसका प्रमुखको नाताले कसरी लिनुहुन्छ त्यसै गरी गाविसको भावी योजना त्यसै गरी समग्र पर्यटकीय क्षेत्र भएको नाताले पनि त्यस क्षेत्रलाई आगामी दिनमा अगाडि बढाउने योजना के छ गाविसको यो विषयमा आज हामी कुराकानी गर्दैछौँ बस्योली गाविसका सचिव तेजेन्द्रनाथ लामिछानेसँग हामीसँग प्रत्यक्ष स्टुडियोमा कुराकानीको लागि हुनुहुन्छ सुरुमा स्वागत छ तेजेन्द्रनाथ लामिसानेज्यूलाई रेडियो अर्पणको अर्पण बस कार्यक्रममा नमस्कार आज बसुली गाविसलाई साक्षर गाविस घोषणा गरिँदैछ यसको बारेमा जानकारी दिनुहोस् न यो हाम्रो बछौली गाउँ विकास समिति नेपालको तेस्रो पर्यटकीय गन्तव्य हामी त्यसरी नै हामीले जुनसुकै कार्यक्रमहरू पनि अगाडि बढाएर लिएर गइराखेकै छौँ र हाम्रो गाउँ विकास समिति यो साक्षर भनेर हामी पुरपरारै हामीले घोषणा गर्नुपर्ने थियो अब हामी विभिन्न कारणले गर्दा कार्यक्रमहरू पछि आएको कारणले गर्दा मात्र यो पछाडि हुन गएको हो अब हामी जुनसुकै कार्यक्रम गर्दा पनि लगभग लगभग हामी अगाडि अगाडि नै गर्थ्यौँ र यो कार्यक्रमलाई पनि हामीले एकदम प्रमुखताको साथ लिएर हामीले विभिन्न समयमा यी आफैले गाविसले पनि सञ्चालन गर्यो विभिन्न सङ्घ संस्थाहरूबाट पनि सञ्चालन गर्यो र थोरै मात्रै हामीहरूको साक्षर निरक्षर व्यक्तिहरू भएका साक्षर धेरै भइसकेको अवस्थामा पनि हामीले घोषणा गर्न सकेका त थिएनौँ अब झन् आजको दिन चाहिँ अब हामी यो मितिमा पुगेका छौँ र हामीले अरू ठाउँको भन्दा अलि भिन्न प्रकारले हामीले गर्न खोजेको कुरा चाहिँ कस्तो भने सकेसम्म निरक्षर व्यक्ति कोही पनि नरहन् अरू ठाउँमा यति प्रतिशत उति प्रतिशत भनेर भनिन्छ भने हामी चाहिँ सकेसम्म सम्पूर्ण व्यक्तिहरू चाहिँ साक्षर हुन् बल्ल हामी घोषणा गर्छौँ भन्ने हिसाबले पनि हामी त्यसरी पनि लागिरहेका हौँ हामी हामी सङ्घ संस्थाहरू सबै लागिपरेका छौँ त्यसले गर्दा पनि मलाई लाग्छ अहिले हामीले जुन योजना बनाएको थियो त्यो चाहिँ सफल योजना भएको छ यहाँ यहाँले भन्नुभयो जस्तै जुन अन्य गाविस अथवा नगरपालिकामा पन्चानब्बे प्रतिशत माथि नागेसी घोषणा गर्ने चलन छ एउटा मापदण्ड त्यो अनुसार छ यहाँले भन्नुभयो बसेलीमा चाहिँ हन्ड्रेड पर्सेन्ट यहाँको योजना छ के छ त्यो हन्ड्रेड पर्सेन्ट सम्भव होला र हन्ड्रेड पर्सेन्ट हामीले त्यही त्यो कल्पना गरेको हन्ड्रेड पर्सेन्ट चाहिँ थियो तर अहिले चाहिँ हाम्रो ठ्याक्कै हन्ड्रेड पर्सेन्ट चाहिँ पुगिसकेको अवस्था चाहिँ भएन किनभनेदेखि यो बुझाउनलाई धेरै गाह्रो कुरो हुँदो रहेछ उनीहरूलाई हेर्ने हो भनेदेखि त हामी साठी वर्षका हिसाब गऱ्यो भनेदेखि त त्यो वर्ष साठी वर्ष मुनिकालाई हिसाब गऱ्यो भने हाम्रो हन्ड्रेड पर्सेन्ट नै हामीहरूको हुने रहेछ हामीले तथ्याङ्क सबै सङ्कलन गर्दाखेरि हामीले त्यसलाई मात्रै नलिएर अब अहिलेको युगअनुसार हामी त्योभन्दा माथिका उमेर समूहलाई पनि हामीले गरेको हुनाले चाहिँ हाम्रो प्रतिशत हन्ड्रेड पर्सेन्ट पुग्न नसकेको नत्र भन्दाखेरि त हामी कसरी हुन्छ त्यसलाई के गरेर हुन्छ भनेर हामी लागि परेका हौँ साठी पर्स वर्षभन्दा नभइकन हामीले यसलाई चाहिँ हामीले सकेसम्म माथि लैजाउँ भनेर हामीले पैँसठी वर्षभन्दा माथिका कोही रहेका छन् भनेदेखि त्यहाँभन्दा माथिका मात्रै रहेका छन् कति छन् निरक्षर अहिले गाविसमा अहिले हाम्रो गाविस उनान्से दशमलव तिन प्रतिशत हाम्रो साक्षर भइसकेका छन् त्यो हामीले सम्पूर्णको उमेर हेर्दाखेरि हामी बाँकी रहेका जुन पोइन्ट सेभेन पर्सेन्ट भन्नुपर्छ अब zero zero point seven percent जुन बाँकी रहेको छ ती पैँसठी उमेर वर्ष उमेरभन्दा माथिका छन् त्यसले गर्दाखेरि हामीले यो हामीले यो उमेर समूहलाई हेर्दाखेरि मात्रै हामीले चाहिँ शत प्रतिशत नभएको त्योभन्दा माथिको उमेर भएको हुनाले आँखा नदेख्ने होइन अब त्यो चाहिँ कोही चाहिँ अब बुझाउँदाखेरि पनि अलिक गाह्रो हुने अब चौरासी वर्षको पनि त्यहीभित्र पर्नुहुन्छ भने नब्बे वर्षको पनि त्यहीभित्र पर्नुहुन्छ त्यसले गर्दा उहाँहरूलाई हामीले धेरै कर गर्न पनि सकेन सङ्ख्यात्मक रूपले कति छन् सङ्ख्यात्मक रूपले हामीले हेर्दाखेरि चाहिँ हाम्रो जम्मा निरक्षर भनेर तथ्याङ्कको हिसाबले त्यो चाहिँ अलिकति हाम्रो तथ्याङ्कमा बढिरहेछ र हाम्रो जम्मा बाह्र सय पचासजना चाहिँ निरक्षर भनेर हामीले यो क्लास सञ्चालन गरेको हो बाह्र सय पचासमा हामीले गर्दा एक हजारभन्दा बढी चाहिँ हाम्रो साक्षर भइसके र त्यो बिचको जुन हुनुहुन्छ उहाँहरू पनि एक किसिमले क्लासमा त आउने जाने चाहिँ गर्नुभयो तर साक्षर हुन सक्नु भएन कुरा भएको चाहिँ थियो समय नपुगेर हो या दिमागले नताने के हो यो जुन बाह्र सय पचासको डाटा भन्नुभयो एक हजारभन्दा बढी साक्षर भएका छन् यसबिचमा के भएर होला त्यस्तो पुरै चाहिँ हुन नसकेको हामीले यो समयको कुरा पनि भएन अब यो चाहिँ कस्तो भइदियो भने अब उमेरको हिसाबले उहाँहरू कोही आँखा देख्न सक्नुहुन्न कोही कान चाहिँ सुन्नुहुन्न कोही चाहिँ अब म अब कति चाहिँ बाँच्नु छ र भनेर बुढे बुढाबुढीहरू भएका अब हामीलाई चाहिँ त्यो सिकाएर पनि हामीले बिर्सिन्छौँ कोहीको हात काम नै लेख्न पनि नसक्ने त्यस्तै कारणले गर्दाखेरि चाहिँ उहाँहरू बाँकी रहनु भएको अथवा उमेरको हिसाबले साठी वर्षभन्दा तलका हेर्ने भने एउटा पनि बाँकी छैन अन्तर्राष्ट्रिय क्षेत्रको आँखा बछेरी गाविस सौरामा छ यसरी यो घोषणा हुन चाहिँ अलि ढिलो भयो अलि चाँडो भइदिएको भए अझ अन्तर्राष्ट्रिय क्षेत्रमा बछेरीको नाम अगाडि आउँथ्यो यसमा किन बछेली गाविस चुक्यो एकदम एकदम राम्रो प्रश्न गर्नुभयो हामीले यसलाई चितवनमा साक्षरता घोषणा भन्ने कार्यक्रम आउनुभन्दा अगाडि नै हामीले यसलाई पुरा गरेर यसलाई हामीले घोषणा गर्छौँ भनेर गर्नुपर्छ भन्ने कुरा हामीलाई लागिरहेको पनि थियो विभिन्न एनजिओ आइएनजिओहरूले पनि यस्ता कार्यक्रम लिएर आएर कार्यक्रम गरेको गरे गर्ने कोही ठाउँमा डबल ट्रिपल गर्ने कोही नाम चाहिँ बढी लेखाएर साक्षर भएकोलाई पनि डबल नाम लेखाउने त्यस्तै गरेको हुनाले अब हाम्रो यहाँ हेर्दाखेरि हामी लागि पऱ्यौँ भनेदेखि सम्भव छ भन्ने कुरा हामीलाई दुई वर्ष अगाडि नै हामीलाई लागेको थियो थियो तर यो कार्यक्रम चाहिँ यो कस्तो भइदियो भने कार्यक्रम आउने बेलामा पहिला यो सरकारको कार्यक्रम आउने बेलामा पनि हामी पछाडि हामी कहाँ आइपुग्यो पहिला अरू ठाउँमा आइपुग्यो त्यसपछि हामी कहाँ आइपुग्यो त्यसले गर्दाखेरि हामी पछाडि अब फर्स्ट त हुनै सकेनौँ भने फर्स्टमा त त्यो कार्यक्रम हामी कहाँ आउँदै आएन दोस्रो बादमा पनि हामी आएन र अन्तिम भनौँ न अब हुन त यो वर्षभित्रमा भन्ने कुरो छ यो वर्षभित्रमा बल्ल हामी कहाँ यो कार्यक्रम आइपुग्यो त्यसले गर्दाखेरि चाहिँ हामी पछाडि परेको देखिएको साक्षरताको हिसाबले त हामी पहिला पनि अगाडि नै थियौँ अरू भन्दाखेरि यो सरकारको कार्यक्रमले गर्दा पनि यो हाम्रो कार्यक्रमले मात्रै होइन यो चाहिँ समग्र यहाँले बुझ्दाखेरि यो साक्षर चितवन बनाउने एउटा अभियान छ सन् दुई हजार पन्ध्रभित्र नेपाललाई नै साक्षर नेपाल घोषणा गर्ने अभियान छ यो अभियानलाई चाहिँ यहाँले एउटा गाविसको प्रमुखको नाताले कसरी बुझ्नुहुन्छ यो अभियान भनेको यस्तो अभियानहरू हुनुपर्छ हामीले पहिला खुला दिशा पनि त अभियानको रूपमा हामीले चाहिँ सञ्चालन गऱ्यौँ र प्राथमिक कक्षा प्राथमिक स्कुल पढ्नुपर्छ भनेर पनि हामीले अभियानको रूपमा लिएर गयौँ र यो अभियान भनेको एउटा विकासको पूर्वाधार पनि हो हाम्रो कुन स्थितिमा हामी छौँ भन्ने कुरा पनि यसले देखाउँछ अब अहिलेको अहिलेको यो चाहिँ जमानामा मान्छेहरू आफ्नो नाम लेख्नै नसक्ने अरू साइनबोर्ड पढ्नै नसक्ने आफ्नो हरिसाब गर्न नसक्ने भनेको त अहिलेको युग युगअनुसारको चाहिँ अब ऊ चाहिँ धेरै पछाडि परेको जस्तो देखिन्छ त्यसले गर्दा पनि यो अभियान चाहिँ अति आवश्यक थियो त्यो यो चाहिँ अभियान अगाडि नै आउनुपर्छ पर्थ्यो पहिले पहिला नै आउनु पर्थ्यो हामी चाहिँ विभिन्न कारणले गर्दाखेरि पछाडि परेको चाहिँ अवश्य हो यो अलि घोषणा गर्न हतार हतार भइरहेको अवस्था पनि छ हजुर यसलाई चाहिँ कसरी लिने यो घोषणा चाहिँ अब एकदम यो पनि राम्रो प्रश्न गर्नुभयो हामी पहिला पछाडि काम गर्ने अनि त्यसपछि हतार हतार यो चाहिँ मापदण्डमा चाहिँ पुग्यौँ भनेर चाहिँ गर्ने यो पनि एउटा त्यो चाहिँ के भने मान्छे नेपालीको बानी भएको कि कसो कसो भएको यो चाहिँ समयमा हामीले गर्नुपर्ने र हतार गर्नुपर्ने चाहिँ हामी अभियानको रूपमा जाँदाखेरि हतार पनि एउटा आवश्यकता रहेछ क्या हामी त्यो अभियानले गर्दा अरू ठाउँमा पनि हाम्रो साक्षर चित्रणलाई नै हामीले चाहिँ बनाउनलाई हामीले हतार चाहिँ किसिमले सम्पूर्ण कामहरू गर्दै गयौँ यो अभियान हो भनेर सबै चाहिँ सबै क्षेत्रबाट लागु जस्तो गाविसका सिफारिसहरू गाविसका भत्ताहरू वितरण गर्ने बेला गाविसमा निवेदन लेख्ने बेलामा जब यो कडिकडाउ गरियो नि हामीले गर्यो त्यो जुन मान्छेहरू त्यसमा अभियानमा सबै लागि परे होइन लागि परेर अब जब हामीले त्यो काम सिद्ध्यायौँ भने अब हाम्रो नाम पनि त अलिकति चाँडै आउनुपर्ने हजुरले अघि पनि भयो हाम्रो नाम अगाडि नै आउनुपर्ने थियो ढिलो किन भयो भन्ने कुरा त्यस्तै हिसाबले हामीले हतार चाहिँ गरेर यसलाई हामीले काम सम्पन्न गरिसक्यौँ भन्दाखेरि त निर्णय गर्नु पनि त समयमै गर्नुपर्छ भन्ने लागेर यो हतार जस्तो देखिएको अनुगमनको चाहिँ खाँचो यहाँ कतिको देख्नुहुन्छ यो अब यो सबै साक्षर कक्षामा सहभागी साक्षर भए भन्नको लागि हजुर उयो मापदण्ड पनि छुट्टै होला तर सबै साक्षर भए भन्ने चाहिँ त्यो आधार अथवा कसरी त्यो विश्वास गर्न सकिला के छन् यसमा साक्षर भनेको त पहिला कुरा जो निरक्षर व्यक्तिहरू त्यो पहिले डाटा सङ्कलन पनि गरिएको थियो ती डाटा सङ्कलन गरेको हिसाबले हामीले तिनीहरूलाई गणना गरेर यो ठाउँमा यो क्लास सञ्चालन गर्ने र यो चाहिँ यतिजना छन् भन्ने कुरो त त्यसले तथ्याङ्कले देखाएको थियो त्यही अनुसार उहाँहरू क्लासमा कतिजना आउनुभयो कतिजना छुट्नुभयो र उहाँहरू सिकेको हिसाबले अब उहाँहरूलाई अब हामीले फेरि अरू पढाउनु पर्ने अरू नयाँ कुराहरू त पढाउनु पर्ने होला नत्र भने यो साक्षरकै हिसाबले उसले जुन हाम्रो अभियानको रूपमा आएको छ उसले नाम लेख्न सक्ने होइन उसले पढ्न सक्ने साइनबोर्ड पढ्न सक्ने आफ्नो हरिसाब राख्न सक्ने तर त्यो चाहिँ हामीले त्यतिसम्म गर्न सक्यो भनेदेखि त्यसलाई हामीले साक्षर मानेका छौँ साक्षर भनेको मात्रै सामा अक्षर पढ्ने मात्रै नभइकन हामीले त्यतिसम्म गर्न सकेन हामीले साक्षर मानेको हुनाले र त्यतिमा हाम्रा सम्पूर्ण चाहिँ त्यहाँ पढ्ने त्यहाँ सहभागी हुने सहभागीहरूले सिकिसक्नुभयो भने अब साक्षर त मान्नु पऱ्यो त्यही हिसाबले हामीले मानेका हौँ यो घोषणाको कुराकानी गरौँ अघि पनि कुराकानीकै क्रममा थियौँ र यहाँले पनि उठाउनु भएको थियो यो खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको जस्तै त्यो घोषणा गरियो तर व्यवहारमा कार्यान्वयन भएन भनेर अहिले त्यत्तिकै गुनासो छ त्यो गुनासो यो साक्षर र चितवन घोषणा भइसकेपछि पनि आउला हजुर त्यो आउन सक्ला तर मैले भनेको के भनेदेखि हामी जुन हिसाबमा खुला दिशामुक्त घोषणा गर्नु पूर्व हाम्रो चाहिँ मान्छेहरूको बानी बेहोरा थियो त्यसमा चेन्ज ल्याउनलाई अलिकति कठिनाइ भएको त्यसलाई पनि हामीले अभियानकै रूपमा एकदम तद्रुपताका साथ लाग्यो अभियानको रूपमा गयो सबैजना लाग्यो अहिले चाहिँ हेरौँ न अहिले हेर्दाखेरि त आखिर त सुधार त भएको छ त आखिर हुँदो रहेछ त कोही हामी त्यो अभियान भयो सिद्धियो भन्दैमा ठ्याक्कै छोडिहाल्ने चाहिँ होइन त्यसलाई चाहिँ हामीले हामीले फेरि त्यसलाई फलोअप चाहिँ गर्नुपर्छ र यसलाई चाहिँ हामीले सफलताको जो शिखरमै पुर्याउनु पर्छ यसलाई हामी बिचमा छोड्यौँ अहिले हामी भयौँ भने चट्टै छोड्न चाहिँ हुँदैन कोही बाँकी हुनुहुन्छ कि त्यही पनि यो चाहिँ हाम्रो स्तर पनि त हो हामी सम्पूर्ण साक्षर छौँ सम्पूर्ण हामी खुला दिशामुक्त घोषणा गरिसकेपछि नै हामीले प्रयोग गरेका छौँ त्यो अनुसार भनेर अब योभन्दा माथिल्लो खुल्किलामा जाने हो त्यो हिसाबले हामीले यो कार्यक्रममा च्यात्तै छोड्न चाहिँ छोड्छ त्यो अवस्था छ जुन घोषणा गरियो जुन दिन एकदम भव्य रूपमा कार्यक्रम गरेको थियो तर त्यसपछि अनुगमनको पाटो त्यति सक्रिय भएन त्यस्तै वस्तावला भन्न खोजेको अनुगमनमा सक्रिय भएन ठाउँ अनुसारको अनुगमनमा सक्रिय नभएको पनि हो मान्छेको बानीमा सुधार गर्नलाई आफ्नै घरमा शौचालय बनाएको छ अहिले उसले चाहिँ प्रयोग गर्नलाई बानी बसिराखेको छ बाहिर यताउति जाने छ भनेदेखि तिनीहरूलाई सुधार गर्नलाई हो एकदम चाहिँ अनुगमन चाहिँ हुनुपर्ने हो अनुगमन चाहिँ अब अहिले त उसलाई आफैले लाज भइसकेको छ अब बानी अब लगभग त अहिले हेर्ने भनेदेखि त हामीले दिशामुक्त घोषणा गरेको कति भयो अहिले हेऱ्यो भनेदेखि बाहिर एउटा पनि देखिन सकिँदैन हाम्रो गाविसको हकमा मैले चाहिँ कुरा गर्दाखेरि तर हामी बेला बेलामा यसको विभिन्न किसिमको चेतनामूलक अरू चाहिँ कार्यक्रमहरू पनि बिच बिचमा सञ्चालन गरेका छौँ तर जति हजुरले भन्नुभएको कुरो पनि ठिक हो त्यति मात्रामा चाहिँ त अनुगमन भइसक्यो भनेपछि त्यसलाई अलिकति पछाडि चाहिँ हेरिँदो रहेछ दक्षिणी गाविसमा कुन जातिको बढी छन् त्यस्ता निरक्षर थिए अब अहिले साक्षर भए बछौली गाउँ विकास समितिमा पचास प्रतिशत लगभग चाहिँ त्यहाँको आदिवासी जनजाति थारू जातिहरूको बसोबास छ र बाहिरबाट बसाइ सरेर आउनेहरूको पनि विभिन्न जिल्लाबाट आउने व्यक्तिहरू हुनुहुन्छ त्यसमध्येबाट हामीलाई सबभन्दा चाहिँ साक्षरमा बढी हामीले जोड दिनु परेको भनेको आदिवासीमै पऱ्यो फेरि हामी कहाँ अलिकति मुसहर जातिहरू पनि छन् ती जातिहरू पनि एकदम पछाडि परेको हो अब आदिवासी जनजातिहरू पनि छन् अरू गुरुङ मगरहरू कुमालहरू पनि छन् र बाहुन भनेर भन्दाखेरि ब्राह्मणमा पनि छन् केही साक्षर नभएका सबै साक्षर भएका चाहिँ त्यो पनि होइन किनभने विभिन्न कारणले आएर पढ्न नपाएको अवस्था हो त्यसले गर्दाखेरि उहाँहरू समयमा भएको आफ्नो पाहाड बसेको ठाउँमा पनि विद्यालय थिएन यहाँ पनि सबै वार्डमा विद्यालय अहिलेको अवस्थामा थिएन त्यसले गर्दा उहाँहरूले मौकाले पढ्न पनि पाउनु भएन त्यसले गर्दा अहिलेको हौसलामा त्यसले गर्दा हामीले पहिला त पढ्न पाएनौँ अहिले हामीलाई खुसी लाग्छ भनेर उहाँहरूले पनि भन्नुभयो त्यो अहिले सहभागी हुनुभयो र त्यही कारणले गर्दाखेरि त्यही निरक्षरहरू सबै जातिमा पर्छन् त्यही सबै चाहिँ त्यस्तो खालको अब उपलब्धिलाई चाहिँ कसरी लिनुहोस् यहाँले यो हामीले जति गऱ्यौँ त्यो चाहिँ एकदम उपलब्धिमूलक चाहिँ भएको छ हामीले चाहिँ के गरेका छौँ भनेदेखि हामीले एउटा क्लासमा यो साक्षरता भनेर अक्षर मात्र सिकाउने कुरा नभइकन अरू व्यवहारिक ज्ञानहरू पनि घरको सरसफाइ जस्तो खुला दिशामुक्त भनेर भन्यौँ भनेदेखि घरको सरसफाइ अनि त्यसपछि हात चाहिँ साबुन पानीले हात धुनुपर्ने यसमा क्लासभित्र त अरू कुराहरू पनि थिए ती व्यवहारिक ज्ञानहरू पनि हामीले चाहिँ दिन पायौँ र अब समाजमा आफ्नो गाउँ टोल कसरी सरसफाइ राख्नुपर्छ हरियाली कसरी बनाउनुपर्छ र हाम्रो ठाउँको अवस्था कस्तो हो भन्ने बारेमा पनि उहाँहरूलाई व्यवहारिक ज्ञान हामीले दिन सकेको हुनाले यो चाहिँ एकदमै उपलब्धिमूलक भएको छ यता भयो साक्षर गाविस बछुली घोषणा हुँदैछ अब सबै कुरा बछेली गाविसको कुराकानी गऱ्यौँ कस्तो छ अहिले बछेली गाविस पहिलाको तुलनामा म त त्यो बछौरी गाउँ विकास समितिमा अहिले कुरा गर्नु पर्दाखेरि म दुई हजार छत्तिस सालदेखिबाट त्यस बछौरी गाउँ विकास समितिमा म काम गरेँ छत्तिस साल हुनाले सधैँ त्यहाँदेखि लगातार चाहिँ होइन छत्तिस सालदेखि उन्चालिस सालसम्म त्यतिखेर सौरा पञ्चायत भन्ने थियो र अनि बिचमा फेरि बछौली अनि कुम्रोज बेग्लै भयो त्यो पहिला एउटै थियो र अनि पछि फेरि आएर बछौली गाउँ विकास समिति बेग्लै भयो म चाहिँ अन्यत्र गाविसमा गएको थिएँ पछि चौन्न सालदेखि बल्ल फेरि यहाँ आएको र त्यो अवस्थाको अहिले हेर्दाखेरि त धेरै नै फरक भएको छ अब अहिले हामीले हेर्दाखेरि चाहिँ सिँचाइको अवस्था पनि एकदम राम्रो अवस्थामा गएको छ बाटोको अवस्था भने पनि हामीले जुन बिचमा दुर्नुको अवस्थामा जस्तो थियो अहिले हामीले निर्माण गर्ने निर्माण मात्रै नभइकन त्यसलाई फराकिलीको रूपमा लैजाने त्यस्तै शिक्षामा हेऱ्यो भने विद्यालयहरू कम थियो भने अहिले उच्च माध्यमिक विद्यालय नै दुईवटा हाम्रो भइसके शिक्षामा हेर्ने भने पनि हाम्रो पर्यटकीय गन्तव्यको हिसाबले हेर्ने भने पनि पहिला चाहिँ होटलहरूको सङ्ख्या पहिला थिँदै थिएन भनेदेखि अहिले आएर चाहिँ हामीहरूको होटल रेस्टुरेन्टहरू र विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्ने खालको हाम्रो त्यहाँ चाहिँ होटलहरू भइसकेका छन् विभिन्न देशका मान्छेहरू सौरा भनेर चिनाउन सफल भएको छ पहिला थिएन नि अनि आएर चाहिँ प्रजनन केन्द्र भयो अनि त्यसपछि आएर सबै क्षेत्रमा हेर्ने भनेदेखि त पहिला र अहिलेमा त आकाश जमिनको फरक चाहिँ फरक भएको छ तर त्यति मात्रैमा हामीलाई चाहिँ छैन तटबन्धन पहिला चाहिँ बाढी आउँथेन पछि बाढी आयो त्यसपछि तटबन्धन पनि गरिहाल्छ नै चित्त बुझाउनुपर्ने अवस्था अथवा यति नै सकियो अब हाम्रो यति सम्पन्न भयौँ भन्ने अवस्था छ कि छैन छैन त्यो त हामी कहिले पनि विकास भनेको कुरा कहिले पनि सम्पन्न भनेर हामी चिपलाएर बस्ने अवस्था होइन त्योभन्दा पछि आवश्यकताहरूमा चाहिँ फरक फरक हुँदै जान्छ फेरि माग चाहिँ बढ्दै जान्छ र गर्नु पनि पर्छ किन भन्दाखेरि पहिलो बाटो चाहिँ तपाईँको हेर्ने भने चार मिटरको बाटो थियो भने अहिले हामी बाह्र मिटरको बाटो बनाउनु पर्ने अवस्था छ किनभने त्यो विकासको अवस्था हो अब यातायातका साधनहरू बढे त्यस्तै अब सिँचाइमा पनि अब अत्याधुनिक किसिमले चाहिँ अब अहिलेका आधुनिक चाहिँ प्रयोग गरेर चाहिँ खेती गर्ने मल बिउहरू पनि त्यस्तै किसिमले प्रयोग गर्ने अब त हामी प्राङ्गारिक मल प्रयोग गरेर त्यसपछि चाहिँ अब यो विषादी चाहिँ प्रयोग नगरेको खेती गर्ने अब त्यस्तै किसिम हामीले अब नयाँ किसिमले विकास गर्दै पनि गइरहेछौँ खेतीदेखि लिएर पशुपालन भयो पशुपालनको पनि पुरानो अहिले गाईहरू भेटिँदैन पहिला जोतेर मात्रै हुन्थ्यो भने अब अहिले ट्र्याक्टर लगाउनु पर्ने हो अब यो यो विकासका कुराहरू अब ट्र्याक्टर लगाउने धान काट्ने हुन्थ्यो धान काट्ने अहिले चाहिँ अटोमेटिक मेसिनहरू आए होइन अब यो प्रयोग पनि गर्दै जाने नयाँ चाहिँ बिउहरू प्रयोग गर्ने जुनसुकै क्षेत्रमा पनि नयाँ किसिमले पनि प्रविधिहरू प्रयोग गर्दै अझ नयाँ हामीले अरूभन्दा नमुनाको रूपमा गर्नुपर्ने अवस्था चाहिँ छ नमुना बछौली गाविसलाई नमुना बनाउने योजना छ तर पनि अझ अलि जुन गतिमा हुनुपर्ने हो विकास निर्माणका कामहरू त्यति चाहिँ भएन भन्ने कहिलेकाहीँ गुनासा पनि आउँछन् यसलाई कसरी चिर्नुहुन्छ अब यो सबभन्दा गति भनेको के भने देशको परिस्थितिले पनि त्यसलाई हुँदो रहेछ त्यहाँको अब अहिले विकासको चाहनाहरू मान्छेहरूलाई झन् बढी चाहिँ चाहना भइराखेको छ अब साधन र स्रोत भनेको कम छ साधन र स्रोत कम भएर अब चाहिँ हामीले सबै चाहिँ पुरा गर्न नसकेको कुरा पनि हो र नेपाल सरकारले गरेको कामहरू नेपाल सरकारको लगानीभन्दा हाम्रो निजी क्षेत्र र चाहिँ गाउँ विकास समितिको स्तरको चाहिँ लगानी हेर्ने भनेदेखि त उनीहरूको ठुलो हुन्छ भनेदेखि हाम्रो एकदम सानो रूपमा हुन्छ र सरकारको लगानी खासै त्यहाँ भित्रिन सकेको चाहिँ अवस्था छैन त्यसले गर्दा पनि मान्छेहरूको अब अब त मान्छेहरू देश विदेश गएर देखेर पनि आएको अवस्था छ अब देश विदेश यस्तो हुँदो रहेछ हाम्रो गाउँ यस्तो हुनुपर्छ भनेर उहाँहरू कल्पना गर्नुहुन्छ र एकैचोटि फड्को मार्न सक्ने अवस्था पनि छैन सरकारले यसलाई नयाँ बजेट नयाँ किसिमले अरू थप बजेटहरू दिन सके सक्यो भनेदेखि अब त्यति पनि सरकारले दिन सकेन हामी पनि आफैमा गरौँ भनेर कति कामहरू हामीले त्यहाँ गरेका छौँ र त्यहाँका जति त्यहाँका जनताहरूले र अरू ठाउँको भन्दा चाहिँ बढी करहरू पनि बुझाएका छन् बढी आफ्नै हिसाबले पनि अझ दिएका छन् त्यहाँ वरिपरि क्षेत्रहरूमा पनि आएर रत्नगरतिर भयो अरूतिरतिर पनि गएर पनि उहाँहरूले दिनुभएको छ कति विद्यार्थीहरूलाई चाहिँ पढाइदिने काम गर्नुभएको छ कति अब त्यहाँ हेऱ्यो भने दुईवटा त सामुदायिक चाहिँ अस्पतालहरू नै त्यहाँ बनेका छन् त्यो अवस्था छ किनभने बाहिरकोले हामीले गर्न नसकेको र अरू पनि सहभागी जनता सहभागिता भएको भन्नुपर्छ त्यसलाई र त्यति हुँदाहुँदै पनि अझ चाहिँ पुगेको चाहिँ छैन हो अब त दक्षिणी गाविस नगरपालिकामा रत्नगर नगरपालिकामा गाभिँदैछ यसको प्रक्रिया कस्तो के भइरहेछ अहिले अब अहिले हामीले सुन्दाखेरि हामी हामी त हुनु त तलको सबभन्दा तलको निकाय हाम्रो गाउँ विकास समिति पऱ्यो हामीलाई सबै कुरो थाहा हुँदैन निर्णय भइसकेपछि मात्रै लगभग लगभग हामीलाई थाहा हुन्छ अहिले राज्य पुनः संरचना विभिन्न किसिमको कारणले गर्दाखेरि अहिले नगरपालिकाको सङ्ख्या पनि बढाउने र छिमेकी गाविसहरूलाई थपेर अझ ठुलो बनाउने नगरपालिका छ भने महानगरपालिका बनाउने गाउँपालिका भनेर चाहिँ गाउँ विकास समितिलाई अझ दुई तिनवटा गाविस मिलाएर गाउँपालिका बनाउने अहिलेको जस्तो अवस्था को क्षेत्रफल त्यति नै जनसङ्ख्या भएको चाहिँ नराख्ने र अब सेवा सुविधाहरू पनि अलि बढी दिने जस्तो अब त्यहाँको चाहिँ सरकारले त्यही खालको हुने भयो जनतालाई दिने सेवा सुविधाहरू अझ सर्वसुलभ किसिमले बनाउनलाई डक्टर भयो त्यसपछि भेटनरी सम्बन्धीको भयो विभिन्न किसिमका सेवाहरू दिनको लागि अलिक ठुलो चाहिने रहेछ भन्ने कुरा सरकारले कल्पना गरेको हिसाबले माथिबाटै आएको कुरा पनि हो र हामीले चाहिँ त हुन त दुई तिन वर्ष अगाडि एकचोटि निर्णय गरेर नगरपालिकामा समावेश हुने भनेर निर्णय पनि गरेका थियौँ त्यो कार्यान्वयन हुन सकेको थिएन र अहिले चाहिँ फेरि नेपाल सरकारले यो प्रयास गर्यो र हामी पनि त्यो प्रयासमा सामेल भयौँ अब हामी मलाई लाग्छ अब जुन भनाइ सुनाइअनुसार त चाँडै नै हुँदैछ भन्ने कुरो सुनेको चाहिँ हो अब निर्णय नभएसम्म भन्न सक्नु पहिला नगरपालिकामा काम नमानेको अब अहिले पछि बाध्य भएको अवस्था छुट्टी नगरपालिकाको आशा गर्नुभएको थियो यहाँले यो हामीले चाहिँ एकदम हो हजुरले भन्नुभएको हाम्रो यो पर्यटकीय हिसाबले नयाँ गाउँ नमुना गाउँ विकास समिति नै भनेर हामीले बनाउँछौँ भन्ने हिसाबले हामी लागि परेको पनि हो र त्यो खालको हामीले एकता पनि बनाउन सकेको तर अलिकति हामी पछाडि चाहिँ पछाडि परेछौँ किनभनेदेखि हामीले अब ठाउँ विस्तार गर्नु पर्दाखेरि कुम्रेजतिर लिनुपर्ने अब यो त नगरपालिका भइसकेको अवस्था हो अब कुम्रेज चाहिँ पहिला चाहिँ खैरनी नगरपालिकामा धेरै गाविसक्यो अब हाम्रो अवस्था भनेको अब त्यो रहँदै रहेन र छुट्टै हामी गाउँ विकास समिति मात्रै बस्छौँ भन्ने अवस्थामा भने अहिलेको हिसाबले बस्न अब जुन अहिलेको राज्य पुनर्संरचनाको हिसाबले गाउँपालिकै बनाउँदा पनि दुई तिनवटा मिलाएर गर्नुपर्ने भनेको हुनाले अब हामी त अरू विकल्प पनि भएन फेरि रत्नगर हाम्रो मुख्य बजार पनि हो फेरि अब यसलाई हामीले नराम्रो रूपमा हेरेका पनि छैनौँ यो मुख्य बजार पनि हो र मुख्य हाम्रो यहाँबाट सदरमुकाम जाने बाटो पनि पर्ने हुनाले यहाँ आउँदाखेरि त्यति धेरै ठुलो असहज चाहिँ नहोला तर एउटा हेर्दाखेरि त हुन त भन्दाखेरि विभिन्न मान्छेले आफ्नो आफ्नो तर्क दिएका छन् त्यही हिसाबले नगरपालिका भनेको त्यहाँको हामीले त्यति विकास गरेका थियौँ र यहाँको नगरपालिकाले पनि त्यसले एकदम चाहिँ प्रयास गर्यो र हाम्रो यतातिर आउनुपर्छ भन्ने हिसाबले प्रयास पनि यहाँबाट पनि गर्यो हाम्रो जो त्यो हिसाबले यो पर्यटकीय नगरपालिका पनि हुने भयो र त्यो त्यहाँको स्ट्यान्डर्ड हामीले बढाउन सकेको हुनाले त्यो स्ट्यान्डर्डमा हामी जान रत्नगर नगरपालिका आउनलाई हाम्रो त्यो स्ट्यान्डर्ड पनि त त्यहीँको नमुना हामीले यहाँ पनि हामीले देखाउन सक्छौँ भन्ने कुरा त्यो पनि लागेको होला त्यही हिसाबले पनि यहाँ चाहिँ हामीले यो नगरपालिकामा समावेश गर्नुपर्छ भनेर यहाँ पहल पनि गर्नुभएको होला र यो चाहिँ नराम्रो भन्न चाहिँ मिल्दैन किनभने स्ट्यान्डर्ड बढेकै कुरा अब रत्नगरमा गाविसकेपछि कस्तो होला मुहार एउटा कल्पना गर्दाखेरि समग्र रत्नगरको विकासमा चाहिँ बछेली गाविसले अब गाविसपछि साबिकको होला बछेली गाविस कस्तो रहला मैले देख्दाखेरि अब एक त रत्नगर नगरपालिका पर्यटकीय नगरपालिका हुन्छ सम्पन्न त्यो चाहिँ हो र अर्को कुरा के भनेदेखि हामी उडाघाट जाँदाखेरि अब हामीले त्यहाँका केही वार्डहरू बन्नुपर्ने हुन्छ अहिलेको गाविस चाहिँ वा उडाघाटले उडा चाहिँ समिति बन्नुपर्ने हुन्छ त्यसले गर्दा त्यहाँको स्ट्यान्डर्ड आफ्नै नगरपालिकाको अब हामी त यसलाई आफ्नै भनिसकेपछि त त्यसलाई नराम्रो भनेर भन्न पनि मिलेन यो हामीले यसलाई अब आपनात्व हिसाबले त एक किसिमले लिइ पनि सकेका छौँ अब सरकारले घोषणा गरोस् या नगरोस् भन्ने अवस्था अब हाम्रो त यतिवटा वडा हुनुपर्छ भन्ने पनि भएन र यो नगरपालिका हुनुपर्छ भन्दा अब हाम्रो चाहिँ के हो भने अब यहाँको स्रोतहरू जति स्रोतहरू उहाँबाट आउँछ अब हाम्रो भनेको त्यहाँको भनेको हिसाबले त्यहाँको स्रोत चाहिँ प्रशस्त छ हाम्रो बछौली गाविसको स्रोतहरू चाहिँ एकदमै छ त्यो स्रोतलाई उपयोग गरेर यहाँको अन्यत्र पनि विकास हुन सक्छ र हामीले बरु त्यति उपयोग गर्न नसकेको हो कि हाम्रो ऐन कानुनले गाउँ विकास समितिका ऐन कानुनले चाहिँ त्यति दिएको थिएन भने अब यसको ऐन कानुनमा जाँदाखेरि यसको स्रोतहरू त्यहाँ त धेरै नै बढ्न सक्छ त्यसले गर्दा त्यो क्षेत्रको पनि विकास भएर त्यसले यहाँ अरू वडालाई पनि अरू साविक नगरपालिका भनौँ न र पनि अरू सहयोग गर्नेछ गर्न सक्छ होला भन्ने कुरा चुनौती चाहिँ कतिको देख्नुहुन्छ यहाँले चुनौती भन्नुपर्दाखेरि चाहिँ चुनौती छ किनभने बचौली गाउँ विकास समिति भनेको हाम्रो बाढीग्रस्त क्षेत्र चाहिँ हो त्यो हिसाबले प्राकृतिक हिसाबले हामीले यो बाढीग्रस्त हामीले कति चाहिँ त्यहाँ पूर्वाधारहरू बनायौँ अहिले हेर्दाखेरि हजुरले जुन भन्नुभयो त्यति विकास भएको कम हो कि आज पुगेको छैन भन्ने कुरा हामीले बनायो बनायो अनि फेरि एउटा बाढी आयो भने त्यो पिच बाटो पनि बिगारिदिन्छ त्यहाँका होटलहरू त्यहाँ भएका त्यो सुन्दर पार्कहरू त्यहाँ भएका चाहिँ अरू भौतिक संरचना कलबटहरू यिनीहरू भत्काइदिन्छ अब फेरि हामी पुनर्निर्माण गर्नु पर्दाखेरि हाम्रो चाहिँ त्यो पैसा फेरि खर्च भयो जस्ताको तस्तै बनाउनलाई पनि फेरि दुई चार वर्ष लाग्नुपर्ने हुन्छ त्यो चाहिँ चुनौती चाहिँ त्यहाँ छ जुन रत्नगरै भइसकेपछि पनि हुनसक्ने विकासका चुनौतीहरू चाहिँ छन् भनेदेखि अब त्यहाँ अब अर्को कुरा के छ भनेदेखि यो चुनौतीको हिसाबले गर्दाखेरि विभिन्न किसिमका त्यो खानेपानी अब जस्तो यहाँ सुविधामा खानेपानीको सुविधा दि दिइसकियो नि रत्नगरमा भनेदेखि त्यहाँ खानेपानीको अब त्यो त्यो खालको सुविधाहरू त्यहाँ हुन सकेको छैन त्यो हुनु पऱ्यो बाटाघाटाहरू पनि सबै बनिसकेका छैनन् त्यो चाहिँ भयो पुल पुलेसाहरू चाहिँ धेरै बनाउनु पर्ने हुन्छ धेरै खोला र धेरै कुलाहरू त्यहाँ छन् त्यसले गर्दा ती धेरै बनाउनु पर्ने अवस्था छ त्यो पनि एउटा चुनौती भयो त्यो चुनौतीहरू त छन् लगभग हामी कार्यक्रमको अन्त्यतिर छौँ अब यो नगरपालिकामा गाबेला त्यो पछिको कुरा भयो यसबिचमा चाहिँ गाविसले अघि सारेका योजनाहरू के छन् अन्त्यमा र हाम्रो गाउँ विकास समिति अब हामीले सारेका योजनाहरूमा हामीले अब हाम्रो बछौली गाउँ विकास समिति रहनुपर्ने अवस्थामा यो बछौली गाउँ विकास समितिले त्यहाँका सम्पूर्ण चाहिँ बाटोहरू र त्यहाँ चाहिँ एकदमै राम्रो खालको बन्ने र त्यसपछि आएर चाहिँ चौडा बाटोहरू बनाउने विकास भनेको जुन सामाजिक हिसाबले गर्नुपर्ने व्यक्तिगत विकासहरूमा भन्दा पनि सामाजिक विकासका कुराहरू गर्दाखेरि हामीले बाटो अनि त्यसपछि आएर त्यहाँको हरियाली त्यहाँको चाहिँ वन्यजन्तु संरक्षण त्यहाँको सामुदायिक वनको संरक्षण त्यही चाहिँ हामीले चाहिँ हामी योजनाहरू बनाएका हौँ र हामीले अर्को के भन्दाखेरि त्यहाँ एक हामीलाई सबभन्दा आवश्यकता भएको अब भनेको पर्यटकहरू विभिन्न देशबाट आउने पर्यटकहरू हुनुहुन्छ त्यही स्ट्यान्डर्डको त्यहाँ एउटा अस्पताल पनि आवश्यक छ हाम्रो अब चुनौती भनेको त्यस्ता खालका र आवश्यकता पनि त्यस्ता खालका छन् थिए र अब चाहिँ विद्यालयको हिसाबले पनि त्यहाँबाट रत्नगरसँग चाहिँ आउनुपर्ने अब हाम्रो अब निकट भविष्यमै हाम्रो मालपुर माविलाई पनि उच्च मावि बनाउनु पर्ने अवस्था यो चाहिँ उच्च मावि बनाउनु पर्ने र अनि सबभन्दा चाहिँ अब यो बाढीग्रस्त क्षेत्र हुनाले राप्ती तटबन्धन भयो बुढी राप्ती तटबन्धन भयो ती चाहिँ हाम्रा चाहिँ विकास गर्ने लक्ष्यहरू तिनलाई तटबन्धन गरेर एकदम हराभरा खालको होइन त्यसमा चेतनशील अब विभिन्न किसिमले हाम्रो चाहिँ उत्पादनहरूमा पनि त्यहाँ भएका जति हामीले धान बालीहरू तरकारी बारीहरू जति हामीले उत्पादन गरेका छौँ त्यो पनि रहित किसिमले उत्पादन हुने अहिले हामीले चाहिँ कार्यक्रमहरू सञ्चालन गर्ने भनेका त्यस्तै खालको कार्यक्रमहरू चाहिँ हुन्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासको यो बहस कार्यक्रममा आइदिनु भयो कुराकानी गर्नुभयो यहाँलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ हस् त धन्यवाद सर हामी बोलाएर हाम्रो होस् बोल्ने मौका दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद हाम्रो रेडियो अर्पणलाई पनि दिन चाहन्छु गाविस सचिव बसुली गाविसका सचिव तेजेन्द्रनाथ लामिछानेसँग आज हामीले कुराकानी गऱ्यौँ बसुली गाविसलाई आज साक्षर गाविस घोषणा गरिँदैछ र समग्र बसुली गाविसको विकास निर्माणका विषयमा केन्द्रित रहेर र साक्षर बसुली गाविसको विषयमा रहेर हामीले कुराकानी गऱ्यौँ सँगै आजको लागि अर्पण बसको समय सकिएको छ कार्यक्रम सुन्नुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ मेरो आवाज तपाईँ समक्ष पुर्याउन मद्दत गर्नु गर्नुहुने साथी रिजनलाई पनि विशेष आभार प्रकट गर्छु आजको श्रृङ्खलाबाट ध्रुवराज छुटिन्छु नमस्कार I hazura